नमस्कार अनि हार्दिक स्वागत छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा हारेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँहरूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा प्राविधिक मित्र मलाई विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं कार्यक्रम अर्पण समर्पणको व्यवसाय रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन दिउँसो दुई बजे अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म उपस्थित हुन्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजमा कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ हामी कहिले आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ भने कहिले नयाँ नेपाली फिल्मीका गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौँ र कहिले पुराना फिल्मीका गीतहरूलाई कार्यक्रममा स्थान दिन्छौँ र कहिले लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौँ आजको यो मङ्गलबारे बसाइमा भने पुराना नेपाली फिल्मीका गीतहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ तपाईँको लागि दुईवटा टेलिफोन नम्बर पनि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र कार्यक्रममा आज पुराना नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ लोप हुन लागेका ती पुराना नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिनेछौँ र तपाईँकै सम्झना सन्देश पनि लिन्छौँ हामी कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्र विष्णुजीले इसारा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ म टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ तनहुबाट सविता सविताजी खाजा खानुभयो अनि मेरो घर परिवार अनि मेरो साथी मुना जुनिका किरा सबिना रबिना नबिना अनि सविता भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई दादा हुन्छ सविताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला तनहुबाट सविता आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहजमा कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौँ तपाईँ आफ्नो आफन्त घर परिवारदेखि टाढा गएर बस्नु भएको छ सम्झना सन्देश राख्न मन लागेको छ आज विशेष गरी ईद रहेको छ ईदको पनि शुभकामनाहरू राख्न मन लागेको छ आफ्ना इष्टमित्र छरछिमेक साथीभाइहरूलाई पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आजको यो ईद परेको छ ईदको शुभकामनाहरू राख्न सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने जमर्को गरिराखेको थियो तर पनि बिचैमा फोन सम्पर्क विच्छेद भएको छ कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ चैनपुरबाट के भन्नुभयो सचिन थापा सचिन चाहिँ के गर्नुहुन्छ तपाईँ चैनपुरबाट सचिन थापा आउनुभएको थियो उहाँसँग मेरो कुराकानी गरेँ जमर्को मैले गरिराखेको थिएँ तर पनि बिचैमा फोन सम्पर्क विच्छेद भएको छ आज दुईजना साथीलाई मैले लिने कोसिस गर्दा गर्दै पनि टाढिन पुगेको छ निकै नरमाइलो लागिराखेको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थौलो पाँच मेगासँगै इन्टरनेट अनलाइनबाट हामीलाई विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार तपाईँको आवाज मैले सानो सुनिरहेछ कहाँबाट को बोल्दै हुनुहुन्छ पक्कै पनि तपाईँसँग कुराकानी गर्ने मेरो प्रयत्न त छ तर पनि तपाईँको आवाज मैले बुझ्नै सकिरहेको छैन कोही मित्र हुनुहुन्थ्यो फेरि पनि कुराकानी गर्ने प्रयत्न मैले गरिराखेको थियो तर पनि के गर्नु प्राविधिकमा थोरै गडबड देखाएको कारणले तिनजना मित्रहरूसँग मेरो कुराकानी हुनै सकिरहेको छैन र एकजना मित्रसँग मात्रै मेरो कुराकानी राम्रो भयो कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा पक्कै पनि उहाँसँग राम्रो कुराकानी हुन्छ हेलो उहाँ पनि मैले हालो भन्न नपाउँदै विदा भएर गइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पास मेगासमा आज ईद रहेको छ यदि तपाईँ आफ्नो साथीभाइ इष्टमित्रलाई आफ्ना आफन्तजनहरूलाई ईदको शुभकामना दिन चाहनुहुन्छ तपाईँ आफ्नो आफन्तदेखि टाढा गएर बस्नु भएको छ सम्झना सन्देश राख्न मन लागेको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ र धेरै मित्रहरू टेलिफोन सम्पर्कमा त आउनु भएको छ तर पनि कुराकानी गर्ने प्रयत्न मेरो भएको छैन कोही मित्र हुनुहुन्छ फेरि पनि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ बाटी के भन्नुभयो बिरबहादुर तामाङ बिरबहादुरजी खाजा खानुभयो तपाईँले भएको छैन हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ बिरबारजी कार्यक्रममा आउँदै गर्नुहोला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट वीरबहादुर तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर प्राविधिक मित्र विष्णुजीले इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ जैनपुरबाट सचिन थापा सचिनजी के गर्नुहुन्छ तपाईँ पढ्दै हुनुहुन्छ कतिमा पढ्नुहुन्छ नि टुवेल्भमा पढ्नुहुन्छ अनि हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हजुर हुन्छ सचिनजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले छुट्टिन्छौँ नमस्कार यति बेला चैनपुरबाट सचिन थापा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेघासमा तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब भने हामी एउटा मिठो गीत सुन्छौँ नेपाली मुभी कन्यादानबाट यो गीत तपाईँको लागि आशो खुसी तिम्रो नै हो कुस्तीवाला लक्ष्य आफै भेटिनेछ उत्साहको पहिला चला नेपाली फिल्मी कन्यादानबाट राखेको थियो हामीले यो सुमधुर गीत कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेघासँगै इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि सरिता सरिताजी आजको दिन के कसरी बिताइरहनु भएको छ तपाईँले बसी बस हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश क कसको लागि राख्न सक्नुहुन्छ धन्यवाद हजुर हुन्छ सरिताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुटिन्छौँ नमस्कार यति बेला कोराकबाट सरिता आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु मलाई प्राविधिक मित्र विष्णुजीले सरा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खुरखुरीबाट सन्देश पाण्डे सन्देश चाहिँ के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश क कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरहरूको लागि धन्यवाद मेरो घर परिवारको लागि सम्पूर्णको लागि म घरबाट आएको फिफ्टीमा आइसकेँ भनेर सन्देश चाहन्छु हुन्छ सन्देशजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु अहिले छुट्टिन्छौँ नमस्कार यति बेला खुरखुरीबाट सन्देश पाण्डे आउनुभएको थियो आफ्ना आफन्त इष्ट चाहिँ म घरबाट ड्युटीमा आइपुगिसकेँ अब आफ्नो अफिसमा राम्रो तरिले आइपुगिसकेँ भनेर आफ्नो सम्झना सन्देश आफ्नो घर परिवारलाई छोड्नु भएको थियो र त्यस्तै गरी तपाईँ पनि आफ्नो सम्झना सन्देश कसैलाई छोड्न चाहनुहुन्छ सम्झना सन्देश राख्न चाहनुहुन्छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पक्कै पनि तपाईँसँग मेरो कुराकानी त भइरहेको छ तर पनि तपाईँको आवाज मैले एकदम बुझ्न सकिरहेको छैन चैनपुरबाट के भन्नुभयो तपाईँको आवाज मैले बुझ्नै सकिरहेको छैन तपाईँ बोलिराख्नु भएको छ तपाईँको आवाज मैले ठम्ब्याउनै सकिरहेको छैन चैनपुरबाट भन्नुहुन्थ्यो कोही मित्र मैले उहाँसँग बोल्ने कोसिस पनि गरिराखेको थिएँ तर पनि ढङ्गाउन सकिरहेको थिएन मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ तपाईँको साथी म दिवस मगर कार्यक्रम अर्पण समर्पण के व्यवसायमा उपस्थित छँदैछु र अब भने कार्यक्रममा एउटा मिठो गीत सुन्नुपर्ने बेला भएको छ नेपाली फिल्मी आफन्तबाट अब क्रममा तपाईँको लागि मेरो जाने जाने भोलो छम छम निन्द्रा छैन दिनमा तिर्खा छैन रातमा निन्द्रा छैन दिनमा तिर्खा छैन मेरो टाढा भए जिन्दगीमा सम्झिराख है तिमी ए मनभित्र मेरो तस्वीर सजाइ राख है तिमी टाढा भए जिन्दगीमा सम्झिराख है तिमी छन् मेरो जाने जाने भोलो छन् छन् रातोमा निन्द्रा छैन दिनमा तिर्खा छैन रातोमा निन्द्रा छैन अर्पण एक से चार थोपलो पांच मेगा हर्ट यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको आजको व्यवसायमा भने पुराना नेपाली फिल्मीका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर पुर्याएर लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजको दैनिक दिवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौँ दिउँसो दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म उपस्थित छौँ र कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार मित्र हुनुहुन्थ्यो टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने प्रयत्न गरिराखेको छु र विदा भएर गइसक्नु भयो अरे भनेर प्राविधिक मित्रले सारा राखेको छ कोही मित्र हुनुहुन्छ फेरि पनि हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ गाईघाटबाट सन्जु सन्जुजी के कसरी बिताउनु भएको छ आजको दिन तपाईँले आज यतिकै बसी बसाइ अलिअलि पार्टी गरियो आज मेरो बर्थडे थियो ए त्यसो भए रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हाजको सपरिवारबाट तपाईँलाई धेरै धेरै जन्मदिनको शुभकामना थ्याङ्क यू दादा हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ सर्वप्रथम हजुरलाई हजुर कन्टोनुङको दादालाई मेरो बाबा मम्मी मेरो साथी दिना बहिनी निका शान्ति साथी सुशील अनि सन्जु हुन्छ सन्जीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो जाँदा जाँदै पनि जन्मदिनको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छौँ नमस्कार यति बेला गाईघाटबाट सन्जु आउनुभएको थियो आफ्नो जन्मदिन परेको भनेर सबै साथीहरूलाई सुनाउनु भएको थियो र कार्यक्रममा बिदा भएर गइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सङ्गीत मान सङ्गीतजी के कसरी बिताइरहनु भएको छ आजको दिन तपाईँले खाजा खानुभयो कि नै हाम्रो पनि भएको छैन कार्यक्रम सकेपछि हुन्छ सनकजी हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देश कस कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर mm हुन्छ सुनकजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सनक तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकदेखि अमिसा तामाङ अमित शाहजी धेरै दिनपछि आउनुभयो नि त अनि के कसरी बितिरहेछ दिनहरू बसी बस है अनि कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश के कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर Mm-hmm. हजुर mhm. हजुर mhm. mhm. हुन्छ अमिषाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट अमित शाह तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त्यन्त्यतिर पनि छौँ कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डारबाट तारा ताराजी आजको दिन के कसरी बिताइरहनु भएको छ तपाईँले हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ तर जे कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोलो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद तनहुबाट सविता आउनुभएको थियो चैनपुरबाट सचिन थापा खुराकबाट बिरबहादुर तामाङ खुराकबाट सरिता खुरखुरीबाट सन्देश पाण्डे गाईघाटबाट सन्जु कोराकबाट सनक तामाङ र कोराकबाट अमिसा तामाङ भण्डाराबाट तारा आउनुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँप्रति विशेष विशेष आभार प्रकट गर्दै यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक मित्रका लागि विष्णुजीलाई धेरै धेरै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि यो मायाको सागरबाट एउटा मिठो गीत छोड्दै कार्यक्रमबाट बिदा हुन्छु नमस्कार कालो चोलीमा कुमाली झलाला शिरमा तिम्रो शिर बन्दी ढलाला ए कालो चोलीमा कुमाली झलाला शिरमा तिम्रो शिर बन्दी ढलाला मलाई भइसक्यो बोर बोर बोर बोर आयो सिकारी बन्दुक भिरेर लौहै आयो सिकारी बन्दुक भिरेर बस मेरो दिल्लैको ढोका खोलेर चनकुटु छै समझा है हामीलाई जरी बिचरी न सम्झा है हामीलाई जरी बिचरी उल्टै मर्ला पक्षमा जय जय जय जय जय झै झै जय जय जय जय झै झै झै जय जय जय झै झै झै चलकुटु जय जय जय झै झै बन खोत्रो गई तू मेरे ढलकेर झल्ला जो बन खुत्र गई तू मेरे ढलकेर बस्नु पर्ला बुढी भाइ चौरी जय जय जय जय झै जय जय जय जय जय जय जय जय जय जय जय जय जय जय यो हो रेडियो अर्पण एक सय सात थप्लो पांच मेगा हर्ज